छैन पनि जै यो पल बदलिरहेछ हरेक क्षण छैन पनि जै यो पल बदलिरहेछ हरेक क्षण हरियाली रङ्गिन मौसम मायामा भुलेको मन हरियाली रङ्गिन मौसम मायामा भुलेको मन जति खोज्छु जादु हवामा हवामा तिम्रो माया फैलिएको छ जादु हवामा हवामा तिम्रो माया मग्न मस्त ऋतु बसन्त छैन मन मेरो बसमा सुपग्लेन कहिले भयो माया थाहा भएर सुपग्लेर कहिले भयो माया टाढा भएर छैन बस्नु प्यारो मलाई तिम्रो साथ प्यारो मलाई तिम्रो साथ प्यारो मलाई तिम्रो साथ चिसोले कठ्याङ्गियो